कालिजनको चप्लेटी ढुङ्गा कान्छीमा ट्याङ्क्या बिसाउने कान्छीमा ट्याङ्क्या खेताला बिसाउने कान्छीमा ट्याङ्क्या हाम्रो त नानी ख्याल गर्ने बानी कान्छीमा ट्याङ्क्या

नलाउने मायालाई हाल्यो साइली कान्छीमा ट्याङट्याङ माया गहिरो छ कान्छीमा ट्याङट्याङ हालिन गएको त्यो माली बाछो कान्छीमा ट्याङ्क्या काट्नैमा खेल्दो कान्छीमा ट्याङ्क्याङ काट्नैमा खेल्दो कान्छीमा ट्याङ्क्याङ केटी है बेला घरबार छैन कान्छीमा ट्याङ्क्या बिरह चलो कान्छीमा ट्याङ्क्याङ बिरह चल्दो कान्छीमा ट्याङ्क्या पैसा जत्रो सिमरिकाले कान्छीमा ट्याङ दिवाना बिताउँछ कान्छीमा ट्याङ ट्याङ जीवना बिताउँछ कान्छीमा ट्याङ ट्याङ एकै धर्सो सिन्दुरले कान्छीमा ट्याङ ट्याङ लाग्यो मलाई भाडा कान्छीमा ट्याङ ट्याङ लाग्यो मलाई भाडा ट्याङ लाग्यो मलाई भाडा कान्छी म ट्याङ लाग्यो मलाई भाडा